पनि मैले भन्न सकिनँ तिमीलाई मेरो मुटु सक्यो तिमीले भाकेर शरीरबाट यो आत्माले छोडेर गएको छ तिमीलाई नै खोजी हिँड्छु रे को सुरुवात हो यादमा तिम्रो फेरि मेरो दिन बर्बाद हो यादमा तिम्रो फेरि बिहानीको सुरुवात हो यादमा तिम्रो फेरि ओडी ओडी मान भाग्छ किन तिम्रैतिर है बोलन माया सहन सकिन्न रुठो तिमी भइदिएकी दुखी दिन्छ मन नै चुडिएला बाजा कातार तर मनका मेरो सालौ साल तिमी सुन्छौ भने बजिरहन्छ रे तिम्रो र मेरो भेट भो संजोगले भन्छौ कि यति नै तिम्रै लागि लेख्नु रहेछ यो मेरो दिन बर्बाद हो यादमा तिम्रो फेरि बिहानीको सुरुवात हो यादमा तिम्रो फेरि उडी उडी मन भाग्छ कालो ती आँखामा हेरे भुलु म कसरी मिठो मिठो कुरा गर्न सुनु love, all of your तिनै तिम्रै लागि लेख्नु रहेछ योगी